नमस्कार स्वागत तथा अभिवादन रेडियो पत्रिका ओजेलका खबरबाट खबरमा छु म प्रेम सुनार श्रोता रेडियो पत्रिका ओजेलका खबर हरेक सोमबार साँझ ठिक यसै समयमा प्रसारण हुने गर्दछ भने मङ्गलबार साँझ सात पन्ध्र बजे रेडियो रिपब्लिक अठासी दशमलव दुई मेगा हर्स बुटोलबाट पनि प्रसारण हुने गर्दछ त्यस्तै रेडियो रेसुङ्गाबाट शुक्रबार बिहान सभा नौ बजे पुनः प्रसारण हुने गर्दछ भने चर्चित online media Gulmi news dot com Gulmi times र हाम्रो गुल्मी न्युज डट कममा पनि चौबिसै घन्टा पुराना अङ्क समेत सुन्न सकिनेछ कार्यक्रम ओजेलका खबरको प्रधान विषय अनियमितता भ्रष्टाचार समाजको विकृति विसङ्गति हो त्यसका अलावा ओजेलमा परेका स्थान र व्यक्ति हाम्रो मौलिक संस्कृतिको पनि हामी खुलेर चर्चा गर्नेछौँ हाम्रो यही यात्राको आज हामी एक सय छ्यालिसौँ श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ गुल्मीको छल्दीपना पालुखा छिलिम्ते वस्तु वाग्ला मोटरबाटको स्थलगत रिपोर्ट र नियमित स्तम्भ जीवनको गोरेटोमा गन्धर्व समुदायको कला र उनीहरूको पीडा सुनाउनेछौँ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला यस ओझेलका खबरका प्रायोजक new Maitri restaurant and bar अब थप व्यवस्थापनका साथ तपाईँको सेवामा समर्पित हजुर स्तरीय खाजा नास्ताका लागि विशिष्ट व्यक्तिहरूको विशिष्ट रेस्टुरेन्ट बन्न सफल स्वच्छ सफा स्वादिष्ट खाजा नास्ताका लागि सधैँ सम्झनुहोस् new Maitri restaurant and bar मञ्च तमघास गुल्मी प्रोप्राइटर अर्जुन पाण्डे सम्पर्क नम्बर अन्ठानब्बे चार बहत्तर सत्ताइस आठ सय चौहत्तर श्रोता गत दसैँमा प्रसारण गर्नुपर्ने गुल्मीको छल्दीपना पालुखा छिलिम्ते वाग्ला ओग्लुङ मटरबाटको रिपोर्ट समय अभावका कारण उति बेलै प्रसारण गर्न सकेका थिएनौ गत वर्ष सो मटरबाटोमा साढे नौ लाख रुपियाँ फ्रिज गयो भनिए पनि सडक डिभिजन कार्यालय पालपारा ठेकेदारको मिलोमतोमा दसैँको बेला एक्कासी डोजर चलाउन थालियो र रकम फ्रिज गएको छैन भनियो डोजर त चलाइयो तर गाडी उक्लिन नसक्ने गरी जसका कारण पालुखावासीले तङ्गासबाट लगेको दसैँको उपभोग्य वस्तु बाटैमा अलपत्र राख्नु परेको थियो त ढिलै भए पनि सुनाउ त्यस मटरबाटको स्थलगत रिपोर्ट यति बेला गुल्मीको हस्तीचौर यो पालुखा गाउँको बीच बाटोमा आइपुगेको छु र यहाँ दसैँ मान्नका लागि घर घरमा दसैँ मनाउनका लागि तेल चामल नुन सबै खाने कुराहरू अलपत्र सड़कमा छन् र यहाँका बासिन्दाहरूले तमगासबाट किनेर ल्याएका यो खाद्य वस्तुहरू अलपत्र सड़कमा फ्याँकिएका छन् र यहाँदेखि अगाडि बढ्न सक्ने अवस्था छैन यहाँ एउटा ट्रेक्टर यहीँनिर बसिरहेको छ र यो ट्रेक्टर अगाडि जान सक्ने अवस्था छैन यस मोटर बाटोमा गत वर्ष उपभोक्ता समितिका अध्यक्ष अध्यक्ष युवराज भण्डारीले साढे नौ लाख रुपियाँ ठेकेदारकै कारणबाट र पाल्पा सडक विभागका इन्जिनियरकै कारणबाट फ्रिज गयो भनेर भन्नु भएको थियो तर अहिले यस मोटर बाटोमा एउटा नाटकीय ढङ्गबाट डोजर आएको छ र यसले पच्चिस घना मिटर करिब खन्ने भनेको हो त्यहाँदेखि अगाडि बढ्न चाहिने एक्कासी चाहिँ नाटकीय ढङ्गले आएको यो डोजर प्रति स्थानीय उपभोक्ताहरूले आशंका गरेर आखिर यो के हो त गत वर्ष फ्रिज गयो भनियो र यहाँ डोजर ल्याइएन कामै नभइकन त्यो रकम गयो र सडक विभागका इन्जिनियर पनि फर्केर आएनन् अनि त्यो ठेकदार पनि कस्ता छन् र को हुन् भन्ने कुरा यहाँका स्थानीय बासिन्दाले बुझ्न सकेनन् त्यही भएर आशंका गरेर यहाँनिर यो डोजर रोग लगाइएको छ र यहाँदेखि अगाडि यहाँका स्थानीय उपभोक्ताहरूको दसैँ अल्पत्र परिरहेको छ यी सामानहरू यस सम्बन्धमा हामी बुझ्न यस स्थानमा आइपुगेका छौँ यो भन्दा केही माथि बीच बाटोमा पालुख नपुगिकन बीच बाटोमै यी सामानहरू अल्पत्र छन् र यस्तो अवस्थामा भर्खरै म स्थानीय विकास अधिकारी हरिप्रसाद ग्यावालीसँग सम्पर्क गर्दा यस मोटर बाटोमा एक लाख रुपियाँ बाटो सफा गर्नका लागि छुट्याइएको छ उपभोक्ता समितिसँग सम्झौता भइसकेको कुरा पनि गर्नु भएको थियो र यो मोटर बाटो जिल्ला विकास समितिको त्यो रकमले चाहिने नखनेर यो एक्कासी सडक डिभिजन कार्यालय पाल्पाबाट खटाइएको यो डोजर चाहिने यहाँनिर सञ्चालन भइरहेको छ र यहाँ झन्डै एक सयको संख्यामा स्थानीयवासी आफ्ना सरसामान अलपत्र छाडेर डोजर रोक्न लागिरहेका छन् र यस सम्बन्धमा के का लागि डोजर रोकिँदैछ त के आशंका गरिँदैछ त यस सम्बन्धमा हामीले स्थानीय उपभोक्ताहरूसँग कुराकानी गर्दैछौ र उहाँहरूको समस्या के हो यस मोटर बाटो पछाडि पर्नु कारण के हो यी विविध विषयमा हामी कुराकानी गर्न गइरहेका छौँ र सर्वप्रथम हामी एकजना यहाँनिर उपभोक्तासँग गर्न गइरहेका छौँ के लाग्छ तपाईँहरूलाई यो मोटर बाटोमा एक्कासी यो एकदम नाटकीय ढङ्गले जुन रोजर आइरहेछ के लाग्छ तपाईँलाई तपाईँको शुभ नाम चाहिँ प्रकाश केसी केसी के लाग्छ तपाईँलाई एक्कासी यो तपाईँको यत्रो एक वर्षसम्म पनि यहाँ डोजर आएन त नौ नौ लाख रुपियाँ पर्यो भनियो एक्कासी अहिले दसैँमा आयो आखिर त यो सडक विभागबाट आएको रहेछ के लाग्छ यसरी एक्कासी डोजर आएर यो अलपत्र काम पछाडि देखियो छ हामीले यसभन्दा पछाडि गरिसकेको भन्ने ठाउँमा देखिएको छ त्यहाँ पनि डोजर चलाइएको छैन मुस्किलले मोटरसाइकल आउन सक्ने अवस्था मात्रै छ जिप आउन अलिक गाह्रो छ के लाग्छ तपाईँलाई यो यहाँ अब एक्कासी डोजर आयो यहाँ हामीले यो बाटो पहिला पनि बनाउने बेलामा हामी यहाँ छँदाखेरि सानो विवाद आएको थियो त्यो बेला चाहिँ उहाँहरूले यो माटो उल्लु खबर गर्नु पर्ने दिनु भएको थिएन होइन र माटो हल्का यताउति गराएर डोजर इन्जिन मात्र भयो माथि बाटो समितिको के हो तपाईँ मेरो नाम दलाल विश्वकर्मा बाटो समितिको कोषास तपाईँहरू चाहिँ यहाँ पदाधिकारी रहने तपाईँहरूलाई नै थाहा नहुने गत वर्ष फिरिज गएको थियो ग छैन यति रकम पर्यो छ परेसान थाहै नहुने कसरी उपभोक्ता समिति तपाईँहरू के किनाराका साँची हो हाम्रो यसभन्दा अघिल्लो वर्ष उपभोक्ता समितिबाटै हामीले बाटो खनाएका थियौँ र समितिले खनाएको बाटोमा सुविधा पनि भएको थियो र उपभोक्ताहरूले कुनै कुरा काट्न पाएको थिएन कतिमा कहाँसम्म कति किलोमिटर खनाउनु भएको थियो हामीले दुई अब मानौँ दुई ढाई तिन लाखले पनि हामीले धेरै हदसम्म हामीले राम्रो तरिकाले र सजिलै गाडी जान सक्ने हिसाबले बाटो खनाएका गरेका थियौँ र ठेकदारले खन्नुभन्दा पनि बढी उपभोक्ता समितिले बचत गरेर त्यसरी बाटो बढी खनाएको भनेपछि तपाईँको अहिले चाहिँ न जनसमाधान गर्न पाउनु न चाहिँ राज्यको रकम देखाउन पाउनु त्यस्तो अवस्था हो अहिले त्यस्तै भयो यो टेन्डर जुन प्रक्रिया टेन्डर प्रक्रिया आयो यसले गर्दाखेरि यो सरकारको जुन आउने बजेट हो यसबाट उपभोक्तालाई कुनै थाहा छैन र यसबाट टाढा छ तपाईँहरू हिजो राति कति बजेदेखि यहाँ बस्नु भएको यो बाटो अलपत्र सामानहरू सबै यो खाद्य वस्तुहरू अलपत्र छन् कति बजेदेखि कति बजीसम्म बस्नु भएको छ यो सडकमा हिजो हामी बाह्र बजीतिर ट्र्याक्टरमा सामानहरू लिएर आएको थियौँ र यहाँ आएर हेर्दा अब हामीले ट्र्याक्टरमा सामान ल्याउनुभन्दा पनि डोजर अगाडि गएको छ बाटो बनाएर गएको छ भन्ने हिसाबले हामीले ट्र्याक्टरमा सामान लिएर आयौँ आउँदाखेरि यहाँनिर आउँदाखेरि ट्र्याक्टर चढेन निस्किन सकेन र हामीले रातभरि कोदालो सबै जनता हामी लागेर पनि यो केही गर्न सकिएन हद्दु भएर हामी बिहान पाँच बजे मात्रै एक घन्टा हामी त्यही ट्र्याक्टरमाथिको त्रिपलमा बसेका थियौँ र अहिले उज्यालो भएपछि फेरि सारा जनताहरू आएर यो के हो त भनेर सोध्नु गर्दा हामीलाई पनि थाहा भएन र हामीले त्यहाँ ठेकदारहरूलाई सोध्छौँ भन्दाखेरि पनि ठेकदारहरूले हामीलाई रत्नपुरसँग कुनै सरकार छैन भनेर ठेकदारहरूले पनि त्यो भनिदिने र अध्यक्ष पनि यस कुरामा अलिकति दुविधा कुरा गरिदिएको हुनाले अध्यक्षले पोहोर कहिले पोहोरको फेरि बजेटले खनेको भन्ने कहिले अहिलेको आउने बजेट पनि त्यसैले खन्ने हो भन्ने यस्तो दुभाषी कुराहरू राखिदिएको हुनाले पनि यहाँको उपभोक्ताहरूलाई स्पष्ट हामीलाई चाहियो के हो त तिम्रो कोसा छेउने तिम्रो उपाक्षे हुने भन्ने हिसाबले पनि यहाँ अहिले यसरी उपभोक्ता भेला भएको यो स्थलगत रिपोर्ट पछि अब हामी त्यस मोटर बाटो समितिका अध्यक्ष युवराज भण्डारीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा छौँ हेलो युवराज भण्डारीजी जस्तो कि गत वर्ष त तपाईँले साढे नौ लाख रुपियाँ परेको थियो सडक डिभिजन कार्यालय र ठेकदारका कारण चाहिँ साढे नौ लाख रुपियाँ फ्रिज गयो भन्नुभयो र समाचार पनि बनाइयो तर अहिले त त्यो ठेकदारवाला कम्पनीसँग बुझ्दा त होइन भन्छ नि के हो यो पैसा फ्रेस गएको हो पोसार चाहिँ काम भएन लास्टसम्म चाहिँ हामीले प्रयास गऱ्यौँ पाल्पा सडकमा प्रयास गर्दाखेरि चाहिँ साथीहरूले चाहिँ टेन्डरबाट काम हुन्छ भन्ने कुरा भयो लास्टसम्म चाहिँ तपाईँको चाहिँ वैशाख जेठ असार अब लास्ट चाहिँ अब गत वर्षको पैसा चाहिँ सात लाख रुपियाँ स्पष्ट रूपमा फ्रिज गएको छ यो कुरा चाहिँ अब चाहिँ त्यो भ्रम हो अहिले फेरि नयाँ कार्यक्रम आएर नयाँ कार्यक्रमको बजेट स्वीकृत भइसकेपछि गत वर्षकै पैसा हो भन्नेहरू चाहिँ नबुझेकाहरू हुन् अब मैले त्यो ठेकदारवाला कम्पनी चाहिँ बुटोलमा रहेछ होइन त्यो कम्पनीसँग मैले सम्पर्क राखेँ उनीहरूले उपभोक्ता समितिहरूको यो भरम हो रकम फ्रिज गएको होइन साढे नौ लाख परेको पनि होइन साढे चार लाख रुपियाँ परेको हो उहाँहरूलाई थाहा छैन र यो चाहिँ नि हामीले चाहिँ त्यही रकमबाट हामीले तिन महिना थपेर हामीले काम सुरु गरेका हौँ भनेर चाहिँ मलाई जानकारी दिएका छन् बुझ्दाखेरि के पर्छ गत वर्षको बजेट अब अहिले आएर चाहिँ त्यो त्यत्तिकै चाहिँ खातामा पेन्टिङ राखेर पाल्पा सडक जस्तो चाहिँ जिम्मेवार अफिसले पैसा चाहिँ खातामा ब्लक गरेर राखेर अहिले काम गराउँछ भन्ने कुरा मलाई विश्वास छैन हजुर अब चाहिँ त्यो साढे तिन लाख चार लाख पनि होइन बजेट चाहिँ साढे नौ लाखै हो है अब अहिले बजेट दस लाख हो मैले चाहिँ पाल्पाको इन्जिनियर विशेषसँग कुरा गर्दै गर्दा अहिले चाहिँ त्यो बजेटको चाहिँ काम रेट पुरानो बजेटको काम अहिले चाहिँ गएर हुँदैछ भन्ने कुरा मलाई गरेका छन् त्यो पुरानो बजेटको काम अहिले हुन्छ भने पनि अब अहिलेको बजेटको काम कहिले हुन्छ अब असार असार सिद्धिएपछि अब त्यही होला उपभोक्ता समितिको तपाईँ त अध्यक्ष भनौँ न मेन मान्छे होइन अब किन हो यसरी चाहिँ रकम यति परेको भन्ने कुरा पनि त्यहाँ स्थानीयवासीलाई थाहा नहुने गुमराहमा पार्ने गरेको पर्ने गरेको बताए तपाईँहरूले त्यो सडकमा पनि काम चाहिँ राम्रो चाहिँ भएको रहेछ मैले अस्ति गएर हेरेर आएँ किन यस्तो हेलचक्राइ भयो सबै तर्फबाट के हो यो जागरुक छन् अस्ति पनि बाटो चाहिँ नराम्रो भएको होइन अहिले चाहिँ तपाईँको चाहिँ नि पालि बाटो सोरिसकेपछि सारा पानी आएर चाहिँ बाटाहरू फेरि पनि बिग्रेको एउटा बाटो र अब यो हामीले काम गर्ने गर्दा तपाईँ अस्ति चाहिँ जुन ठुलो पलेर भन्ने ठाउँमा जानुभयो नि हजुर हजुर त्यहाँदेखि माथि पालुखाको चाहिँ मार्बीसम्मको चाहिँ काम हामीले चाहिँ त्यो पाल्पा सडकबाट हजुर हजुर त्यसले गर्दाखेरि काम चाहिँ उपभोक्ता मार्फत हुँदाखेरि के गर्छ भने अब अलिकति चाहिँ के विषयमा चाहिँ अब सडक डिभिजनसित हाम्रो कुरा मिलेन त हामीले पनि बुझ्न सकेका छैनौँ अब उहाँ चाहिँ हुन त नीतिगत रूपमा चाहिँ गत वर्ष चाहिँ सबै बाटाहरू चाहिँ खन्ने काम केन्द्रबाट भयो भन्ने कुरा भयो भएकोले हजुर अनि एउटा कुरा कुरा गरिहालौँ अनि जस्तो यो तपाईँहरूको काम गर्न सुरु गरेको धेरै भयो यो छल्दी पनादेखिबाट तपाईँको अग्लुङसम्म पुग्ने यो बाटो मेन बाटो होइन अब यसको विषयमा त मैले आफूले के बुझेको छु भने प्रेमजी यो बाटो तपाईँको चाहिँ नि हामीले छल्लीपनामा एउटा पुल मात्रै राख्यौँ भने यो सिधै तपाईँको चाहिँ अग्नु जाने अनि कहीँ पनि यसको चाहिँ यसलाई पुलहरूको आवश्यक नहुने यो बर्खा नियमित रूपमा चल्न सक्ने खालको बाटो हो यो तर यही तरिकाले हो भने त स्यालको शास्त्र हुन्छ है सर यो त अब यस्तो छ स्यालको शास्त्र हुने अवस्था चाहिँ किन भयो भने यो गत वर्षको पैसा तिरिस नगरको भयो अहिलेको पैसाले हामी यो चाहिँ अहिले यो कर हामी दिएको चार सय साढे चार सय मिटर छ यो हामी छिडिसक्थ्यौँ होइन र तपाईँको चाहिँ रहस्थलको भूभागमा अलिकति चाहिँ त्यही एक डेढ किलोमिटरको बाटो चाहिँ जोडिएको छैन नभए उता तपाईँको चाहिँ भेडीखोर भन्ने ठाउँदेखि अग्लुङको यो के भन्छ बासकटी गाविसको भेडीखोरदेखि जोडिएको बाटो अग्लुङदेखि आएको बाटो सिधै तपाईँको चाहिँ हाम्रो सुन आइसकेको छ राजस्थानका उपभोक्ता साथीहरूले पनि चाहिँ बाटो खनियो अब त्यो बाटो यति जोड्न सकिएन पैसा हामी चाहिँ डुब्यौँ भन्ने कुरा गरिरहनु भएको छ हजुर अनि हाम्रो पनि यहाँको स्थिति के हो भन्दा यता मुखतिरबाटै नजोडेसम्म उता पश्चिमतिरबाट जोडेर अर्थ रहँदैन भनेर हामीले चाहिँ प्राथमिकता यसलाई पहिला चाहिँ सुरुवात गर्दाखेरि हामीले वस्तु छिलिम्पे पालुखा छलिपा भनेर हामीले वस्तुतिरबाट चाहिँ लगानीबाट सुरु गरे हो यो चाहिँ तपाईँको चाहिँ लामो समयदेखि प्रयास गरिरहेको छौँ अब काम पनि भएको छ नभएको भन्न मिल्दैन किन क्रमिक रूपमा हुने कामहरू हुने नि विकास काम तर तपाईँले एउटा कुरा स्वीकार गर्न चाहनुहुन्छ या चाहनुहुन्न तर कतिपय स्थानीयवासीको गुनासो सुन्दा उपभोक्ता समितिका मान्छेहरू धेरै जस्तो तमगास बजारमा बस्ने र गाउँको विकास निर्माणको योजनाको नेतृत्व लिने भएको कारणले पनि यसरी हेलचक्राइ भएको भन्ने पनि सुनिन्छ नि एकदम हन्ड्रेड पर्सेन्ट यस्तो विषयमा साथीहरूको सबैको गुनासो रहेको छ भन्ने कुरा तपाईँले चाहिँ मलाई ल्याउनु भयो मैले म एकचोटि चाहिँ यसलाई वृहत भेलामा चाहिँ राखौँ भनेर पनि मैले भने है हजुर अहिले तत्कालै पनि तपाईँको चाहिँ हाम्रो के भयो भन्दा यो एक लाख रुपियाँ चाहिँ जिल्ला विकासले चाहिँ बाटो सफा गर्ने भन्दा चाहिँ राखेको पैसाको विषयमा नि भेलामा जाउँ भन्दाखेरि अब अहिले चाहिँ दसैँ आइहाल्यो भेलामा जाने स्थिति रहेन समितिका साथीहरू र चाहिँ केही गाविसका सचिव रोभरमा हजुर हामीले चाहिँ त्यो समितिलाई पुनर्गठन जस्तो गरेर जीविसमा चाहिँ काम गरेका छौँ होइन हजुर अब तमगासमा बस्ने यहाँको नेतृत्व लिने भनेर यदि साथीहरूको चाहिँ गुनासो रह्यो भने तपाईँले उहाँहरूलाई के चाहिँ तपाईँको रेडियो मार्फत जानकारी गराइदिनुहोस् भने युवराज भण्डारीले चाहेर होइन युवराज भण्डारीलाई राखिएको हो वास्तवमा हुँदा बखत युवराज भण्डारीले त्यो सबै जिम्मेवारी जो साथीले एकदम स्फूर्त भएर सामाजिक काममा आउनुहुन्छ उहाँलाई दिन तयार हुनुहुन्छ भनेर तपाईँले एकदम होइन यो विषय तपाईँकोसँग मात्रै सम्बन्धित हुन्न विशेष गरेर तम्गासमा बस्ने धेरैजना मान्छेहरूले गाउँको विकास निर्माणको लिने यहाँसम्म कि तपाईँको पार्टी पौवा सबैको मैले लिनुपर्छ भन्ने खालको सोचका कारणले पनि गाउँको विकासमा अलिकति पछाडि परेको भन्ने गुनासोको सम्बन्धमा हो तपाईँलाई मात्रै अब तपाईँले तपाईँले एकदम मजाको कुरा चाहिँ उठाइदिनु भयो म यो यो विषय चाहिँ मैले एकदम तपाईँले नउठाए पनि मलाई भन्न मलाई किन भन्नुहुन्छ भने अब हामी क्षेत्र नम्बर तिनबाट चाहिँ तमासमा बस्ने धेरै साथीहरू आफ्नो गाउँको माया गर्छौँ हामीले आफ्नो गाउँलाई चाहिँ केही हुनुपर्छ भन्ने मान्यता राख्छौँ अब धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसको सञ्चालक समितिमा म छु हाम्रो कृष्ण भण्डारी अध्यक्ष हुनुहुन्छ हाम्रो प्रेम सर त्यसको सञ्चालकमा हुनुहुन्छ रुद्रमणिजी चाहिँ अब त्यसको सञ्चालकमा हुनुहुन्छ होइन हजुर हजुर अब तपाईँको चाहिँ सदरमुकाममा बसेर यहाँको गाउँको काम गर्नुपर्छ भन्दा साथीहरूले चाहिँ रागरेग गरेर हामी भ्याउँदैनौँ हामीले गर्दैनौँ भन्ने हाम्रो नैतिक दायित्व हुँदैन किनभने सामाजिक काम भनेका तपाईँको चाहिँ जहाँसुकै बसे पनि चिन पनि हुन्छ होइन अब मान्छेहरू चाहिँ गाउँमै बसेका छ तर जहिले पनि आफ्नो घर घरको कामको फुर्सदले चाहिँ ऊ बाहिर सामाजिक काममा निस्कन सक्दैन भने त्योभन्दा बेटर त तपाईँको चाहिँ बाहिर बसोस् तर काम एन मौकामा काम पर्दाखेरि आएर खटेर काम गरिदियोस् गाउँ समाज सुधारको लागि काम गरोस् त्यो पो हामीले मान्यता राख्ने होला त्यो त त्यो त ठिकै हो तर पनि एउटै मान्छे पन्ध्र बिसवटासम्म चाहिने उपभोक्ता समिति यहाँ बसिदिएपछि त कहाँ भ्याउनु र भन्ने समस्या कि हो भ्याउ नभ्याउने नभ्याउने मान्छेहरूले टाइम दिन नसक्ने मान्छेहरूले विभिन्न टाइममा बाँडेर चाहिँ प्रयोग गर्न नसक्नेहरूले अब म तपाईँलाई अहिले स्पष्ट भनौँ अब धेरै जसो चाहिँ अब यो विरोधका लागि विरोध गरे जस्तो नहोस् हजुर सरकारी कार्यालयमा चाहिँ अथवा शिक्षा क्षेत्रमा अन्य उसमा काम गर्ने साथीहरूले टाइम दिन नसक्ने साथीहरूले चाहिँ सामाजिक संस्थासम्म हात लाग्दाखेरि हामीले पनि त्यो कुरो उठाउने गर्छौँ हजुर हस् त यो तपाईँको यो छल्लीपना पालुखा छिलिम्ते वस्तु वाग्ला पुर्कोट द ओग्लुङ यस मोटर बाटोको सम्बन्धमा कुराकानी गर्दाखेरि हामीले केही चिन्तन पनि गऱ्यौँ यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ र विशेष गरेर म अस्ति गएर आएँ पालुखादेखि उताको जुन मोटर बाटोको जुन अभिगत देखेको छु त्यो मोटर बाटोमा तपाईँहरू स्थानीय उपभोक्ता समितिको नेतृत्व नगरे पनि पनि तपाईँ स्थानीयवासी भएको कारणले गर्दा तपाईँ लगायत त्यहाँको उपभोक्ता समिति अलि जागरुक होस् तर तपाईँको समितिले नगरेको होइन गत वर्ष आफैले साढे दुई लाख रुपियाँमा त्यति राम्रो बाटो खन्या थियो भने अहिले साढे चार लाख रुपियाँ ठेकदार मार्फत खन्दा पनि त्यो बाटोको हविगत त्यस्तो छ त्यस कारणले गर्दा अब ठेकदारहरूको हातमा सरकारी रकम होइन अब स्वयं उपभोक्ताहरूको हातमा आउनुपर्छ भन्ने कुरामा तपाईँहरूको पनि जोड जाओस् भन्दै म छुट्टिन जान्छु हजुर एकदम मेरो यसमा चाहिँ तपाईँले ल्याएको कुरामा अत्यन्त चाहिँ सामाजिक सुधारका लागि तपाईँले ल्याएको कुरामा म एकदम सहभागी र सहयात्रा गर्न तयार छु र समितिका केही साथीहरू कस्ता पनि मैले पाएको छु भन्नु आफै बाटो उपभोक्ता समितिमा बसेर हजुर अब तपाईँको चाहिँ आफैले बाटोलाई चाहिँ असर पर्ने गरी निर्माण कार्यहरूलाई अगाडि बढाएको पनि मैले भेटाएको छु एकदम एकदम त्यो गुनासो पनि मैले स्थानीयवासीबाट सुनेर आएँ होइन जब उपभोक्ता समितिमा बसेर आफै त्यसको समितिको जिम्मेवार व्यक्ति भइसकेपछि अब त्यस्तो खालको उयो आफ्नो हातमा डाडु बन्या भन्ने खालको कुरा हुन्छ नि एउटा त्यो प्रवृत्ति त त्यहाँ मात्र होइन अन्य गाविसमा पनि छन् हस् त धन्यवाद धन्यवाद हस् ओके